छाया छ कि छैन त्यही गोरे टुमा त्यसको माया छ कि छैन गगरीमा थापेको पानी पानी सुन्टिएले लिपिएको आँगन आँगन अगेनामा दाउराको धुवा धुवा आँसु पुस्ने पुस्ने रुमा रुमा फर्किआउने हो कि होइन को धुआं उड़ा गई फरकिया उनी होकी होइना मोटर को धुआं उड़ा गई कहाँ दिन गीत गाउँछु सुन्दरीको लको तिरैमा तिरैमा माया लाउँछु डाँडा पारीको गाउँमा गाउँमा गीत गाउँछु सुन्दरी खोलाको तिरैमा तिरैमा माया लाउँछु डाँडा पारीको गाउँ फर्किआउने हो कि होइन मुर्दारको धुवाउँदै कहाँ तिम्रो मायालाई राख्यो कहाँ तिम्रो मायालाई छाडिराख्यो त्यही गुरु त्यसको माया छ कि छैन त्यही गोरेटोमा त्यसको माया छ कि छैन